बेर लाउन पर्यो किन तिम्रै मायाले जलेको छ मन तिम्रै मायाले जलेको छ मन Mm-hmm. मन तिम्रै मायाले जलेको छ मन देऊ मन दुनियाँलाई अठ्याउने तिमीलाई आफ्नो बनाउन कसरी पट्याउने तिम्रै मायाले जलेको छ मन तिम्रै मायाले जलेको छ मन त्यो मलाई ओइ कान्छी तिम्रो त्यो पैसा जो तिम्रो दुनियाँ लठ्याउने तिमीलाई आफ्नो बनाउन कसरी पट्याउने तिम्रै मायाले जलेको छ मन कति टाढा हुन्छौ म त्यतै आउँछु तिमीलाई मैले पाउन तिम्रै पछि लाउँछु तिम्रै मायाले जलेको छ मन तिम्रै मायाले जलेको छ मन भन्छौ म त्यतै आउँछु तिमीलाई मैले पाउन तिम्रै पछि लाउँछु तिम्रै मायाले जलेको छ मन तिमी मेरो मुटुको छेउ गुना दिलको पाना खाली छ माया देउ दुई गुना तिम्रै मायाले जलेको छ मन तिम्रै मायाले जलेको छ मन त्यो न मलाई ओइ गान्छी तिम्रो त्यो पैसा जबन तिमी मेरो मोटुको छेउको दिलको पाना खाली छ माया देउ दुई गुना तिम्रै मायाले जलेको छ मन ಬಂದ टङ्कप्रसाद जोशीको उत्कृष्ट लय सृजनामा देव मगरको प्रस्तुति लोकदोहोरी गीत तिम्रै मायाले जलेको छ मन बिना मेरो टङ्क प्रसाद जोशी ज्योति मगरको समधुर आवाजमा देव मगरको शब्दभित्र सल्लाह र सुझावको लागि टङ्क प्रसाद जोशी फोन नम्बर अन्ठानब्बे अडचालिस बैसठी छयालिस तेह्र सर्वत्र बजारमा उपलब्ध छ